नवनिर्वाचित प्रधानमन्त्री दाहाल केबेरमा शपथ ग्रहण गर्दै शपथपछि लैनचौरमा पुगेर शहीदहरूको शालिगमा माल्यार्पण गर्ने काङ्ग्रेसका पहिलो चरणमा तीनजनालाई सरकारमा पठाउँदै छलफल नगरेको भन्दै पौडेल पक्ष सरकारमा नजाने माओवादी केन्द्रबाट तीन मन्त्रीलाई शपथ खुवाउने तयारी अमेरिकीद्वारा पाकिस्तानलाई दिँदै आएको तीस करोड सहयोगमा रोक लन्डनमा छुरा आक्रमणमा एकजनाको मृत्यु पाँचजनाको घाइते रली ओलम्पिक अन्तर्गत पुरुष फुटबलका खेलहरू आजदेखि सुरु हुँदै प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेघाज र इन्टरनेट अनलाइनमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको युनिटी खबरमा स्वागत छ म प्रतीक्षा धामी अब खबर विस्तारमा नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले घिमिरमा शीतल निवासमा राष्ट्रपतिबाट शपथ ग्रहण गर्दैछन् शपथ ग्रहणपछि सिंहदरबारमा पुगेर कार्यभार ग्रहण गर्नु पूर्व उनी लैनचौर चम्पादेवी र प्रेस डाँडामा जाने कार्यक्रम छ राष्ट्रपतिबाट शपथ खाइसकेपछि प्रधानमन्त्रीले लैनचौरमा पुगेर शहीदहरूको शालिगमा माल्यार्पण गर्नेछन् त्यसपछि उनले चम्पादेवीमा चम्पादेवी पुगेर कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलालको प्रतिमामा माल्यार्पण गर्नेछन् चम्पादेवीबाट प्रचण्ड सिधे माओवादी पार्टी कार्यालय पेरिस डाँडामा पुगेर त्यहाँ रहेका शहीद स्तम्भमा पुष्पगुच्छा अर्पण गर्नेछन् त्यसपछि प्रधानमन्त्री प्रचण्डले सिंहदरबार पुगेर प्रधानमन्त्रीको पदभार गर्ने पदभार ग्रहण गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जानकारी दिएको छ नेपाली काङ्ग्रेसले पहिलो चरणमा तीनजनालाई सरकारमा पठाउने आन्तरिक तयारी गरेको छ स्रोतका अनुसार काङ्ग्रेसले आज विमलेन्द्र निधि अर्जुन नर अर्जुन नरसिंह केसी र रमेश लेखकलाई सरकारमा पठाउने तयारी गरेको हो उनीहरूको मन्त्रालय भने टुङ्गो लागिसकेको छैन केसीलाई स्वास्थ्य रक्षा मध्ये एक रोज्ने भनिएको स्रोतले जानकारी दिएको छ स्रोतका अनुसार उनीहरूलाई शपथका लागि तयार रहन भनिएको छ तर आफूहरूसँग कुनै छलफल नरहेको भन्दै नेता रामचन्द्र पौडेल पक्षधर नेताहरू भने सरकारमा सहभागी नहुने निष्कर्षमा पुगेका छन् बिहान बसेको पौडेल पक्षधर बैठकले सामूहिक रूपमा मात्र सरकारमा सहभागी हुने निष्कर्ष निकालेको थियो सरकारमा सहभागिताका बारेमा पार्टीमा एकपटक पनि छलफल गरिएन पौडेलले पौडेल निकटका एक नेताले भने हामीले पहिलेदेखि नै सरकारमा सहभागी हुनेहरूको नाममा ओली बैठक बसेर मात्रै टुङ्गो लगाउन माग गर्दै आएका थियौं तर सुनवाई भएन नेकपा माओवादी केन्द्रबाट आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै तीनजना नेताहरूलाई मन्त्री पदको शपथ गराउने तयारी गरिएको छ नेकपा माओवादी केन्द्रको तयारी यसलाई फेरि एकपटक सुन्नुहोस् नेकपा माओवादी केन्द्रको जारी कार्यालय बैठकमा तीनजना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने तयारी भएको स्रोतले जानकारी दिएको छ कृष्ण बहादुर महरा राम कार्की र शिवकुमार मण्डललाई मन्त्री पदको शपथ ग्रहण गराउने तयारी भएको लाजिम लाजिमपाट स्रोतले जानकारी दिएको छ तर औपचारिक निर्णय भने नभएको स्रोतको भनाइ छ नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको एघारौं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ महाधिवेशन प्रतिनिधिलाई बस्नका लागि होटल बुकिङ प्रचार प्रसार मञ्च व्यवस्थापन लगायतका सबै काम अन्तिम चरणमा पुगेको नेभी संघले जनाएको छ महाधिवेशनमा सहभागी हुने चौतिस सय प्रतिनिधिमध्ये काठमाडौँ उपत्यका तीन जिल्ला बाहेक काठमाडौँ बाहिरबाट आउने तीन हजार प्रतिनिधिका लागि होटलमा खाना र बस्नको व्यवस्था मिलाएको नेवी संघ प्रवक्ता युपी लामी छानेले जानकारी दिनु गर्नुभयो सर्वोच्च अदालतले वरिष्ठ पत्रकार मणि दीक्षित र उनको परिवारमाथि तत्काल कुनै प्रकारको कारवाही छानबिन वा धरपकड जस्ता कार्य अघि नबढाउन आदेश दिएको छ देशछेद परिवारका नाममा रहेको भनेको हदबन्दी भन्दा बढी जग्गा जमिन भूमि सुधार कार्यालय ललितपुरले जफत गर्ने प्रक्रिया अगाडि अघि बढाएका बेला अदालतले उनीमाथि कुनै कारवाही नगर्न आदेश दिएको हो नवनियुक्त न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले दीक्षितको रेट निवेदनमाथि सुनाइ गर्दै अन्तिम अन्तरिम आदेशको छलफलबाट टुङ्गो नलाग्दासम्म कुनै कारवाही अघि नबढाउन निर्देशन दिएको हो अदालतले एक साताभित्र दुवै पक्षलाई छलफलका लागि झिकाउने आदेश समेत दिएको छ त्यसअघि दीक्षित लाई बोलाउने धरकपट गर्ने बयान गराउने थुनामा राख्ने समेतका कुनै पनि कार्य नगर्न तथा नगराउन अदालतले विपक्षीलाई आदेश दिएको छ अख्तियार दुरुपयोग प्रहरी प्रशासनले हत्याराको निष्पक्ष छानबिन नगरेको भन्दै पश्चिमी नाका गड्डा चौकी बन्द गरेको छ गत नौ गते मृत अवस्थामा फेला परेका कञ्चनपुरको भीमदत्त नगरपालिका एघार भुजेलाका चौबिस वर्षीय रोहित विष्ट नजिकैको भेजेला नदीमा डुबेको अवस्थामा फेला परेका थिए तर हालसम्म पनि घटनाको बारेमा प्रहरीले कुनै सत्य तथा सत्य तथ्य पत्ता नलगाएको भन्दै स्थानीयले बिहिबार गड्डा चौकी नेपाल भारत सीमा बन्द गरेका हुन् मृत विष्टको हत्यामा संलग्नको पहिचान गरिसके पनि प्रहरीले घटनालाई लम्ब्याउँदै आएको र दोषीलाई उन्मुक्त दिने चलखेल भइरहेको विष्ट परिवार तथा स्थानीयले आरोप लगाउँदै आएका छन् हत्यामा स्थानीय होटलका सञ्चालक ज्ञानेन्द्र चन्द र सुभाष चन्दले चन्दको सहभागिता भएको भन्दै उनीहरू विरुद्ध पीडित पछिले दिएको किटानी चाहिरहेका आधारमा प्रहरीले पक्राउ गरेको र अनुसन्धानका लागि दुई दिनपछि स्थानीय पदमा पदम धामीलाई समेत पक्राउ गरेको थियो उता प्रहरीले भने घटना अनुसन्धानकै क्रममा रहेको र छानबिन भइरहेको जनाएको छ सुन चाँदीको भाउ बिहिबार घटेको छ सुन तोलामा तीन सय रुपियाँले घटेर उनासाठी हजार दुई सय रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ सुनको भाउ बुधबार दुई सय यता दुई वर्ष यताकै महँगो उनासाठी हजार पाँच सय रुपियाँ पुगेको थियो चाँदी बिहिबार तोलामा पन्ध्र सय पन्ध्र रुपियाँ घटेर नौ सय पाँच रुपियाँमा कारोबार भइरहेको छ खबरमा केही देश बाहिरका खबर अमेरिकाले पाकिस्तानलाई दिँदै आएको तीस करोड़ अमेरिकी डलर बराबरको सैनिक सहयोग रकममा रोक लगाएको छ अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएअनुसार पाकिस्तानले विद्रोही विद्रोही समूह हक कानी नेटवर्कलाई सहयोग गरेको आरोपमा सैनिक सहयोग रकम रोक्ने निर्णय गरेको हो रक्षा मन्त्री एसले कार्टो कार्टरले पाकिस्तानले आतंकवाद नियन्त्रणमा त्यति ध्यान नदिए नदिएर विद्रोहीलाई पर्सय दिएको भन्दै सहयोग रकममा रोक लगाएको बताएको छ अमेरिकाले पाकिस्तानलाई सन् दुई हजारदेखि आतंकवाद विरुद्ध कारवाहीका लागि पाकिस्तानलाई आर्थिक सहयोग दिँदै आएको थियो जुन रकम सन् दुई हजार पन्ध्रसम्ममा एक अर्ब अमेरिकी डलर उपलब्ध गराउने बीच वचन दिएको थियो जसमा सत्तरी करोड अमेरिकी डलर उपलब्ध गराइसकेको र तीस करोड मात्रै दिन बाँकी रहे बाँकी थियो यसअघि अमेरिकाले पाकिस्तानले खरिद गर्ने भनेको एफ सिक्सटिन विमानमा पनि रोक लगाएको थियो यता पाकिस्तानले भने अमेरिकी कदमप्रति कुनै प्रक्रिया दिएको छैन बेलायतको राजधानी लन्डनमा एकजनाले अन्धाधुन्द छुरा प्रहार गर्दा एक महिलाको मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएका छन् प्रहरीले सो घटनामा संलग्न एक जनालाई पक्राउ गरेको छ घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ घाइतेहरूको अवस्थाबारे थप जानकारी आएको छैन प्रहरीले सो घटनालाई आतंकवादी गतिविधिसँग जोडेर अनुसन्धान थालेको छ स्थानीय समयअनुसार बुधबार राति दस तीस बजे प्रहरीलाई घटना लगतै फोनबाट सूचना दिएको थियो घटनास्थलमा आइपुग आइपुगेको टोलीले एक युवकलाई गिरफ्तार गरेको छ उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ खबरको अन्त्यमा अब एउटा खेल खबर विश्व खेलकुदको महामेला ग्रीष्मकालीन ओलम्पिकको एकतिसौं संस्करणको उद्घाटन ब्राजिलको रियो दि जेनेरियो सहरमा शनिबार बिहान पाउने पाँच बजे हुनेछ तर घटना समारोह अगावै ओलम्पिकका खेलहरू सुरु भइसकेका छन् यस्तोमा ओलम्पिकको प्रमुख आकर्षण मध्ये एक पुरुष फुटबलको प्रति प्रतिस्पर्धा पनि बिहिबारबाटै सुरु हुँदैछ महिला फुटबलका खेलहरू भने बुधबार राति नै सुरु भइसकेको छ पुरुष फुटबलको पहिलो खेलमा आज राति पौने दस बजेदेखि समूह एमा रहेका इराक र डेनमार्कको बीच प्रतिस्पर्धा हुँदैछ यस्तै आज राति पौने बाह्र बजे समूह डीमा रहेका होन्डुरस र अल्जेरिया बीच प्रतिस्पर्धा हुँदैछ राति पौने एक बजे समूहका समूह एकका आयोजक ब्राजिल र दक्षिण प्रक्रियाका आमेन सा आम्ने सामान्य हुनेछन् समूह बीचबाट मेक्सिको र जर्मनी बीचको खेल राति पाउने दुई बजेदेखि सुरु हुनेछ शुक्रबार बिहान पाउने तीन बजेदेखि समूह डीबाट युरोपियन च्याम्पियन पोर्चुगल र अर्जेन्टिना बीच प्रतिस्पर्धा सुरु हुनेछ भने पाउने चार बजेदेखि सुरु हुने खेलमा समूह बीबाट स्विडेन र कोलम्बिया भेटिएछन् शुक्रबार बिहानै पौने पाँच बजे सिका फिजी र दक्षिण कोरिया तथा पौने सात बजेदेखि समूह बीका नाइजेरिया र जापान बीचको प्रतिस्पर्धा सुरु हुनेछ यो सँगै दिउँसो तीन बजेको युनिटी खबर सकिएको छ अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक नवनिर्वाचित प्रधानमन्त्री दहाल केही बेरमा शपथ ग्रहण गर्दै शपथपछि लैनचौरमा पुगेर शहीदहरूको शालिगमा माल्यार्पण गर्ने काङ्ग्रेसका पहिलो चरणमा तीनजनालाई सरकारमा पठाउँदै छलफल नगरेको भन्दै पौडेल पछि सरकारमा नजाने माओवादी केन्द्रबाट तीन मन्त्रीलाई शपथ खुवाउने तयारी अमेरिकीद्वारा पाकिस्तानलाई दिँदै आएको तीस करोड सहयोगमा